साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस Bye. नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब खबर विस्तारमा एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराले अबको चुनावमा आफ्नो पार्टीका मधेसका नेताहरूले पहाड़बाट उम्मेद्वारी दिने बताउनु भएको छ क्रान्तिकारी पत्रकार संघ रूपन्धीले आज बोटोलमा गरेको पत्रकार सम्मेलनमा उहाँले पहाड़का नेताहरू मधेसबाट उठ्ने र मधेसका नेताहरू पहाड़बाट उठ्ने जानकारी दिनुभयो आधा जनसंख्या मधेसमा रहेकाले तराई मधेसलाई राष्ट्रिय मूलधारमा राख्न क्षेत्रीयतावादी सोच त्याग्नुपर्ने भट्टराईको भनाइ छ चुनाव जसरी पनि हुने भन्दै भट्टराईले अहिले चुनाव विरोधी दल निर्वाचन नआए पनि चुनाव हुने दावी गर्नुभयो सरकारले संविधान सभाको सीट संख्या पाँच सय पचासी कायम गर्ने भएको छ राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीका शीर्ष नेताहरूसँग आज भएको छलफलमा मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले प्रत्यक्षतर्फ दुई सय चालिस समानुपातिकमा तीन सय पैंतिस र बाँकी बाँकी मनोनित गरी पाँच सय सीट संख्या कायम गर्ने तयारी भएको बताउनु भएको हो रेग्मीले थ्रेस हटाउने पनि बताउनु भएको राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले बताउनुभयो चुनावको विरोध गरिरहेका दलहरूलाई सहमतिमा ल्याउन सरकारले यस्तो व्यवस्था गर्न लागेको रेग्मीले आफूहरूलाई बताएको राणाले जानकारी दिनुभयो त्यस्तै फौजदारी अभियोग लागेकाले पनि प्रकृति हेरेर चुनाव लड्न पाउने गरी कानूनी व्यवस्था गर्न सरकार लागेको राणाको भनाइ छ राप्रपा राजुपा नेताहरूले भने सरकारको तयारीप्रति असन्तुष्टि जनाएका छन् मधेसी जनअधिकार फोरम नेपालको नेतृत्वमा रहेको संघीय लोकतान्त्रिक मोर्चाका दलहरूले सरकारले सकारात्मक कानूनी व्यवस्था तयार गर्न लागेकाले आफूहरू चुनावमा जाने बताएका छन् रेग्मीसँगको छलफलपछि मोर्चाका प्रवक्ता परशुराम तमाङले आफूहरूसँगको छलफल सकारात्मक भएको बताउनुभयो उहाँले सरकारले धेरै कुरा कार्यान्वयन गरेकाले आफू चुनाव केन्द्रित हुने बताउनुभयो संविधानसभा चुनावको मिति घोषणाका लागि परामर्श थालेका मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले यसअघि एकीकृत नेकपा माओवादी नेपाली कंग्रेस र नेकपा एमाले लगायतका दलहरूसँग पनि चुनावको बारेमा छलफल गर्नुभएको थियो उच्च स्तरीय राजनैतिक समितिको बैठक आज बस्दैछ हिमालय अध्यक्ष झरनाथ खनालले नेतृत्व सम्हालेपछि बस्न लागेको बैठकमा संविधान सभा निर्वाचन एनका विवादित विषयमा छलफल हुनेछ समितिको कार्य नयाँ बानेश्वरमा बस्ने बैठकमा निर्वाचन एनका विवादित विषय निर्वाचनको मिति घोषणाका विषयमा छलफल हुनेछ त्यस्तै बाबुराम भट्टराई सरकारले गरेको महत्वपूर्ण नियुक्तिको खारेजी राष्ट्रिय योजना आयोगमा नियुक्ति लगायतका विषयमा पनि छलफल हुनेछ समितिका संयोजक हिमालय अध्यक्ष झलनाथ खनालले आफूले मुख्य चारवटा विषयलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले राजनैतिक भेटवार्तालाई जारी राख्नु भएको छ हिजोसम्म प्रमुख दलका नेताहरूसँग परामर्श गर्नुभएका अध्यक्ष रेग्मीले आज साना दलका नेताहरूसँग छलफल गर्नुभएको छ राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दसँग भएको छलफलमा निर्वाचनको मिति घोषणा र निर्वाचन कानून संशोधनका विषयमा छलफल भएको थियो भेटमा अध्यक्ष रेग्मीले निर्वाचन कानून संशोधनका विषयमा दलहरूबीच भएको विवाद र समस्या समाधानमा आफूले देखाएको तत्परताको बारेमा नेताहरूलाई जानकारी गराउनु भएको रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिनुभयो नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले पुराना सहमतिको अस्तित्व समाप्त भएकोले मुलुकको निकासका लागि अब नयाँ सहमति गरेर अघि बढ्नुपर्ने बताउनु भएको छ आज रिपोर्टर्स क्लब नेपालले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष वैद्यले यसअघि विभिन्न समयमा गरेको बाह्र बुधे लगायतका सहमतिको अस्तित्व समाप्त भइसकेको भन्दै नयाँ सहमति आवश्यक रहेको बताउनु भएको हो उहाँले ठूला भनाउँदा चार दल असफल भइसकेकाले अब नयाँ सहमति खोजिनुपर्ने माग गर्दै चार दलले गरेको सहमति खारेज हुनुपर्ने बताउनुभयो वर्तमान सरकारको खारेजीसँगै लोकमान सिंह कार्कीलाई अख्तियारमा गरिएको नियुक्ति खारेजी र मतदाता नामावली संकलनका नाममा विदेशीलाई नागरिकता वितरण गर्ने प्रक्रिया नरोकिएसम्म कुनै सहमति नहुने बताउनुभयो भाषे नामको सामुद्रिक आदिको खतरा बढेपछि बंगलादेश भारत र म्यानमारको तटीय क्षेत्रका लाखौं नागरिक विस्थापित भएका छन् बंगलादेशमा मात्रै दस लाख जनाले आफ्नो घर छाडेका छन् संयुक्त राष्ट्रसंघले आदि आउने सम्भावना कम हुँदै गए पनि बंगलादेश म्यानमार र पूर्वोत्तर भारतका बयासी लाख मानिस खतरामा रहेको जनाएको छ तीनवटै देशले तटीय इलाकाका आफ्ना नागरिकलाई सुरक्षित ठाउँमा सर्न आग्रह गरिसकेका छन् बंगालको खाँडीबाट उत्तर पूर्वतिर बढ़िरहेको आदिको कारण बंगलादेशको तटीय क्षेत्रमा दुई मिटर अग्लो लहर उठ्न सक्छ रोक्ने चेतावनी दिएको छ सुरक्षाको कारण बङ्गलादेशको चिटगाव र कक्सो बजारको विमानस्थल पनि बन्द गरिएको छ र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज किङ्स इलेभेन पन्जाब र दिल्ली डेयर डेभिल्स बीच प्रतिस्पर्धा हुँदैछ चालु सिजनमा खराब प्रदर्शन गरेको दिल्लीले उपाधिहरूको सम्भावना कायम राखेको पन्जाबसँग बेलुका सभा आठ बजेपछि प्रतिस्पर्धा गर्दैछ सेमी प्रवेशका लागि पन्जाबले आजको समेत गरी लगातार दुई खेल जितेर अरूको खेलमा भर पर्नुपर्ने हुन्छ रोयल च्यालेन्जर्स बेङ्गलोर सनराइजर्स हैदराबादको सामना सम्मान सोह्र सोह्र अङ्क छ भने पन्जाबको बाह्र अङ्क छ बेङ्गलोरले अब एक खेल र हैदराबादले दुईवटा खेल्न बाँकी छ यसअघि गैराती सम्पन्न भयो भएको खेलमा राजस्थान रोयल्सलाई चौध रनले पराजित गर्दै मुम्बई इन्डियन्स फेरि शीर्ष स्थानमा खुलिएको छ हौस् त दिउँसो एक बजेको अर्पण खबर सकियो म सम्झना बिदा हुन्छु नमस्कार यस अर्पण खबरको साथमा होटल स्टार युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस मनोरञ्जनका लागि सुन्नु हजुर ए छोरा बहिनीको बिहेको लागि भिडियो क्यामेरा विवाह